Música जहीँ तहीँ प्रीतको चर्चा धेरै धेरै पढे मैले प्रीति गाँसिने सुखी हुन्छ धेरै ठाउँ सुने मैले जहीँ तहीँ प्रीतको चर्चा धेरै धेरै पढे मैले प्रीति गाँसिने सुखी हुन्छ धेरै ठाउँ सुने मैले जहीँ तहीँ प्रीतको चर्चा मैले सधैँ सोध्ने गर्थे प्रितभरि के हुन्छ पहिले सधैँ सोध्ने गर्थे प्रितभरि के हुन्छ आज मैले थाहा पाएँ प्रितभरि आँसु हुन्छ जहीँ तहीँ चर्चा छटपटिरा व्यथालाई मान्छे यहाँ प्रीत भन्छन् छटपटिर व्यथालाई मान्छे यहाँ प्रीत भन्छन् जानी जानी मान्छे यहाँ हाँसो छोडी आँसु रोज्छन् जहीँ तहीँ गीतको चर्चा धेरै धेरै पढेँ मैले प्रीति गाँसिने सुखी हुन्छ धेरै ठाउँ सुने मैले जहीँ तहीँ प्रीतको चर्चा धेरै धेरै पढेँ मैले प्रीति गाँसिने सुखी हुन्छ धेरै ठाउँ सुने मैले जहीँ तहीँ प्रीत चर्चा ला ला ला ला ला ला ला ला